Leyla तिम्रो फोटो कहिले छ तिमीले दिएको नोटबुक पनि च्यात्यो तिमीले दिएको पेन्टिङ खराब हो तिम्रो मेरो भिडियो त हराउँथ्यो तर मेरो आइफोन हरायो सायद चारिनुको ब्रेकलाई छ पिराहा भुलिसके अनुहार तिम्रो गाउँ भुलिसके त्यो मुहार तिम्रो सिर्ने कजन परिवार तिम्रो बिजी बजार अनि हाम्रो मेरो तिम्रै बारेमा गीत गाई चिच्याउँदा छिमेकी आन्टी सराप छेउ मिल्ने भए तिम्रो नाम भनिदिन्थे तर तिम्रो नाम भुलिसके अनुहार तिम्रो गाउँ भुलिसके त्यो मुहार तिम्रो सिर्नी कसन परिवार तिम्रो बिजी बजार अनि वा औ